त्यति हामी चाहिँ अब हुन्छ नि पुरै म्यासेज गरेर चाहिँ होइन पहिला हामी चाहिँ पहिल्यैदेखि चिन्थ्यौँ कि एकअर्कालाई होइन साथी जसरी बोल्थ्यो होइन अनि पुरै म्यासेज गऱ्यो होइन अनि पछि भेट्ने अब नर्मल कुरा गऱ्यो होइन साथी जसरी बोल्यो क्या अनि पछि पछि पछि होइन के जोस आएछ क्या उसलाई चाहिँ भेट्ने भएछ क्या होइन अनि ल मैले पनि होइन ल भेट्थ्यौँ न त भने क्या अनि के भेटेर के जान्छ र भने क्या मैले चाहिँ साथी त भन्ने तर मैले अहिलेसम्म भेटेको नि छैन थिएन कि उसँग होइन कोहीसँग नि अनि उसँग फर्स्ट टाइम भेटेँ क्या अनि म चाहिँ बाहना बनाएर होइन मम्मी बाबाले मलाई बाहिर निस्किनु दिँदैन नि त होइन नाइट है अनि मेरो साथीको बर्थडे छ भने चाहिँ म बाहिर निस्किएँ क्या अनि अनि अब त्यही एकैचोटि भन्छ अहिले अब ठ्याक्कै होइन अब म चाहिँ यस्तै रेडी भइरहेको थिएन होइन अब नुहाएर थियो यस्तै गरिरहेको थिएन होइन उसले चाहिँ मलाई ठ्याक्कै लिन आयो कि होइन बाइक थियो उसको अनि लिन आयो होइन ठ्याक्कै अनि यहीँ चोकतिर आयो कि मेरो घरको एरियाको चोकमै लिन अनि हामी गएँ होइन एकअर्कालाई चाहिँ चिन्दै चिन्दैन थियो अनि उसले टाउको हल्लाउँथ्यो होइन त्यति बेला चिनाएको थिएँ कि अनि हामी जाँदै जाँदै होइन गफ गर्दै गर्दै जाँदै गफ गर्दै जाँदै थियो क्या अनि त्यो बेला होइन उसको घरको एरिया होइन नाम त भन्दिनँ है म घरको एरिया हुन्छ नि त्यहाँतिर के अनि हामी चाहिँ पहिला चाहिँ घुम्यो क्या किनकि उसले चाहिँ होटेल चाहिँ पुरै हुन्छ नि पहिला नि के बुक हानिसकेको थियो क्या गरिसकेको थियो क्या है अलरेडी नै <clears throat> अलरेडी नै बुक गरिसकेको थियो क्या अनि अनि हामी घुम्यौँ यस्तो गरेन ना उस गऱ्यो अनि पछि राति भएपछि रुममा पुग्यो क्या अनि फ्रेस पहिला चाहिँ ऊ फ्रेस भयो त्यही होइन फ्रेस भयो होइन अनि त्यसपछि चाहिँ म होइन फ्रेस हुन गएँ क्या अनि त्यसपछि होइन राति थियो नि त अनि लुगाहरू सब लुगाले जाडो महिना पनि एकदमै जाडो थिएन अनि लुगा फेर्नु पनि लुगा नै थिएन क्या अनि लुगा फुकाले होइन अनि म चाहिँ यत्तिकै कुनामा बसिरहेको थिएँ क्या अनि त्यसपछि होइन उसले क्या अब ठ्याक्कै मोबाइल हेरेको थिएँ होइन उसले त ठ्याक्कै हुन्छ नि मेरो गालामा के किस खायो क्या होइन ओ माई घर म त पुरै मोबाइलमै ध्यान थिएँ कि मेरो चाहिँ अरूमा केही ध्यान थिएन तर त्यस्तो गर्ने पनि होइन सोचमै थिएन हामी होइन उसले गालामा किस गर्यो होइन यस्तो टोक्यो होइन यस्तो टोक्यो म त किसमै पुरै हर्नी भइसकेको थिएँ क्या पुरै भइसकेको थिएन मैले पुरै उसले किस खाँदै गालामा टोक्दै थियो मेरो गाला होइन अनि त्यसपछि म होइन अनि त्यसपछि हुन्छ नि अब टङ किस जान्छ क्या होइन किस गऱ्यो क्या सिधा मुखबाट गरेर किस खाँदै किस खाँदै अनि केटीको त अफकोर्स होइन केटाहरूले छुने नै बुप्छ होइन अनि किस खाँदै किस कन्टिन्यू कन्टिन्यू किस खाँदे बुप्समा रफ गर्दै होइन हातले पुरै यस्तो भयो first weit, No. Oh, mm, um, oh, ah, Cardinal, on this decisive star is delegate, मेरो नेकमा पर्ने नकिस खान त्यसले उसले होइन मेरो नेकमा पनि यस्तो किस खान थालेन म त पुरा भइसकेन अनि त्यसपछि चाहिँ होइन बिस्तारै हुन्छ नि मेरो लुगाहरू क्या पहिला माथिको खोलिदिएँ होइन माथि टी सर्ट खोलिदिएँ क्या टी सर्ट लाएको थिएँ मैले चाहिँ अनि टी सर्ट लगाएपछि टी सर्ट खोलेपछि होइन बिस्तारै हात पुरै यस्तो रफ गरिदिएँ मेरो जिउ मेरो ब्यागहरूमा यस्तो गर्दै गर्दै होइन बिस्तारै ब्रा पनि खोलिदिएँ कि होइन अनि म सिधा बसेँ कि होइन अनि त्यसपछि चाहिँ होइन फेरि हुन्छ नि फेरि बुप्समा मेरो सक गरेँ क्या उसले अनि फर्स्टमा यति ठोक्यो नि यति होइन उमाएको oh यस्तो दुखिरहेको थिएँ यस्तो मजा आएर चाहिँ टोक्दाखेरि हो माई गड भएको थियो क्या अनि न त्यसपछि मेरो त उसबाट किस खाँदै किस खाँदै किस खाँदै नाइटोतिर आयो क्या अँ नाइटोतिर किस गर्दै फेरि नाइटोबाट किस गर्दै किस गर्दैन लुगाबाट क्या पहिला चाहिँ यो तलको खोले होइन अन्डरवेयर बाहिरैबाट क्या उसले फिङ्गरिङ गरे होइन पुरै यस्तो हुन्छ नि झन् फिङ्गरिङ गर्दा त ओ कस्तो अर्कै खालको छुट्टै मजा आउने क्या होइन पुरै अनि बिस्तारै बिस्तारै बिस्तारै होइन मेरो अन्डरवेयर पनि खोलिदियो क्या उसले आफै खोलिदियो क्या होइन अन्डरवेयर खोलिदियो क्या अनि त्यसपछि फेरि होइन त्यसपछि चाहिँ फिङ्गरिङ गर्ने गऱ्यो होइन मेरो उसले उसले फिङ्गरिङ गर्न थाल्यो क्या मलाई चाहिँ एकदमै केटाले न मेरो फिङ्गरिङ गरोस् चाहना थियो क्या तर उसले होइन एकदमै फिङ्गरिङ गरिदियो कि मेरो चाहिँ पुरै भित्र भित्र चिराउने गरेँ क्या गरेँ अनि त्यसपछि जान्छ नि अनि मेरो रफ गरेँ कि पुरै थुक हालेर के होइन थु गरेर थुक हालेर के उसले छिराउन थालेन मेरो चाहिँ अब टाइट थियो होइन एकदमै पुसी एकदमै टाइट थियो क्या अनि तिम्रो फ्या गर न भन्यो क्या अनि मैले गरेँ होइन अनि उसले हातले पनि यस्तो फाट्यो क्या होइन अनि अनि बिस्तारै बिस्तारै होइन छि छिराउनु थाल्यो क्या

एकअर्कालाई के टाइट गरेर चाहिँ होइन अनि पुरै होल्ड गरेर चाहिँ क्या पुरै के भनौँ होइन एकदमै बेस बेसकरी समातिर चाहिँ क्या अनि पुरै उहाँ oh घर एकदमै अनि यस्तो गर्दै गर्दै लङ टाइम भयो क्या होइन अनि त्यसपछि चाहिँ के भयो भने डगी घर भनेर गरेँ के डगी <sniffs> घर तिमी डगी पाराले बस्छ नि त भने होइन अनि डगी म डगी पाराले बसेँ क्या अनि मेरो हुन्छ नि पछाडि एस के एसमा पहिला होइन पुरै रफ गरेँ के थुक हालेन नै रफ गरेन उसले <sniffs> गरेर होइन यस्तो मेरो <sniffs> यस्तो होइन पुरै रफ गरेर होइन अनि पछाडि होइन उसको हुन्छ नि डिकले के बिस्तार मेरो होइन उसमा क्या छिरायो होइन यस्तो होइन यस्तो के के भन्न होला छैन यस्तो चाहिँ पेन भएको थियो कि मलाई चाहिँ एकदमै यसमा एकदमै एकदमै होइन औ पेन भएको थियो क्या अनि पिस गरेँ छिटो छिटो क्या फास्ट फास्ट फास्ट फास्ट गर्न थाल्यो क्या या या मान्छे होइन पछि फ्लोरमा पनि गऱ्यो क्या एप्पीमा पनि तल एप्पीमा पनि ट्राई गऱ्यो अहिले उसले छिरायो क्या पुरै पुरै अनि म चाहिँ कराएर चाहिँ के नगर न पेन भयो कि यो नगर न भन्दै थिएन उसले त जबरजस्ती छिरायो थियो क्या पुरै पुरै पुरै छिराइदिरहेको थियो क्या अनि म चाहिँ जबरजस्ती होइन <clears throat> बिच बिचतिर रोकेर क्या <clears throat> बाथरुम होइन वासरुम गएको थिएँ क्या अनि फेरि ब्लड पनि आएको थिएन एकदमै ब्लड एकदमै एकदमै उस भइरहेको थियो है अनि मैले धोएँ होइन अनि धोएपछि म त नगर्ने जस्तै लागेको थियो क्या अनि बसिरहेको थियो औ एकछिन मात्रै गरौँ भने मात्रै भन्यो क्या होइन फेरि छिरायो क्या फेरि क्लर गर्न थालेँ फेरि गर्न थालेँ क्या अनि होइन गरेँ गरेँ गरेँ होइन अनि उसले चाहिँ होइन अब के भन्छ भने सकर भने क्या होइन मलाई चाहिँ यति साह्रो सकर नवाला थिएन होइन अनि कस्तो ट्राई गरिदिनु भनिदिएको थियो क्या अनि अनि सघाएर चाहिँ न पहिला त पुरै होइन उसको मैले क्या उसको होइन टिक पुरै चलाएर थिएँ क्या फिङ्गरिङले होइन पुरै खेलाइरहेको थिएँ क्या होइन अनि पुरै सघाएर थालेँ क्या

어려워지려 일으켜서